नमस्कार स्वागत तथा अभिवादन रेडियो पत्रिका ओजेलका खबरबाट खबरमा छु म प्रेम सुनार श्रोता रेडियो पत्रिका ओजेलका खबर हरेक सोमबार साँझ ठिक यसै समयमा प्रसारण हुने गर्दछ भने मङ्गलबार साँझ सात पन्ध्र बजे रेडियो रिपब्लिक अठासी दशमलव दुई मेगा हर्स बुटोलबाट पनि प्रसारण हुने गर्दछ त्यस्तै रेडियो रेसुङ्गाबाट शुक्रबार बिहान सभा नौ बजे पुनः प्रसारण हुने गर्दछ भने चर्चित online media Gulmi news dot com Gulmi Times र हाम्रो गुल्मी न्युज डट कममा पनि चौबिसै घन्टा पुराना अङ्क समेत सुन्न सकिनेछ कार्यक्रम ओजेलका खबरको प्रधान विषय अनियमितता भ्रष्टाचार समाजको विकृति विसङ्गति हो त्यसका अलावा ओजेलमा परेका स्थान र व्यक्ति हाम्रो मौलिक संस्कृतिको पनि हामी खुलेर चर्चा गर्नेछौँ हाम्रो यही यात्राको आज हामी एक सय उन्चालिसौँ श्रृङ्खलामा छौँ आज हामी प्रस्तुत गर्नेछौँ गुल्मीको सदरमुकाम तमगासमा भव्य रूपमा राष्ट्रिय बाल दिवस मनाइरहँदा नजिकैको एक बस्तीमा भने बालबालिकाहरू भोकै नाङ्गै र कुपोषणले ग्रस्त हुँदा पनि त्यहाँ कसैको दृष्टि पुग्न नसकेको सम्बन्धी स्थलगत रिपोर्ट अनि गीत सङ्गीत र खोज खबरको सङ्गालो जीवनको गोरेटोमा प्रस्तुत गर्नेछौँ प्रेम विवाह गरेको नौ महिनामै पत्नी वियोगमा परेका एक युवाको कथा व्याथा त अबको पौनी एक घन्टा हामीसँगै रहनुहोला यस ओझेलका खबरका प्रायोजक न्यू मैत्री रेस्टुरेन्ट एन्ड पार अब थप व्यवस्थापनका साथ तपाईँको सेवामा समर्पित हजुर स्तरीय खाजा नास्ताका लागि विशिष्ट व्यक्तिहरूको विशिष्ट रेस्टुरेन्ट बन्न सफल स्वच्छ सफा स्वादिष्ट खाजा नास्ताका लागि सधैँ सम्झनुहोस् new Maitri restaurant and bar Lakuri मञ्च तमघास गोल्मे प्रोप्राइटर अर्जुन पाण्डे सम्पर्क नम्बर अन्ठानब्बे चार बहत्तर सत्ताइस आठ सय चौहत्तर सर्वप्रथम सहयोग सम्बन्धी खबर गत हप्ता ओजेलका खबरमा प्रसारित भारतमा छँदा सडक दुर्घटनामा परि मेरुदण्ड गुमाएर थातै दिसा पिसा भएका गुल्मी अर्खलेका प्रेम नेपाली र उनकी आमा उनकी आमा फुर्सी नेपालीको बिचल्लीको खबर सुनेर धेरै श्रोताले सहयोग गर्नु भएको छ समय अभावका कारण सहयोगदातासँग कुरा गर्न सकेनौ आगामी अङ्कमा सुनाउने छौ भन्दै अब सुनौ गुल्मीको सदरमुकाम तमगासमा गत हप्ता राष्ट्रिय बाल दिवस भव्य रूपमा भनाइरहँदा यसै सदरमुकाम नजिकै रहेका बालबालिका भने न घाँस न कपास र न स्वास्थ्य उपचार भएर पनि कसैको दृष्टि पुग्न नसकेको सम्बन्धी खबर जुन खबर हामी बिचल्लीमा परेका तिनै बालबालिका बस्ने स्थान कमघास सातको खलाचौरमा गएर स्थलगत कुराकानी गरेका थियौँ सुनौ बाल दिवसको अवसरमा आज हामी यस बिचल्लीमा परेका बालबालिकाको घरमा उपलो कमगास स्थित खाला चौरमा आइरहेका छौँ र यहाँनिर यस विद्यालयका प्रधान अध्यापक गणेशबहादुर अधिकारी अधिकारी र यी बालबालिका र स्थानीय बासिन्दा हुनुहुन्छ उहाँहरूले नै आफ्नो घाँस काटेर यिनीहरूलाई पाल्ने भएको छ र यिनीहरू पाँच बालबालिका हुन् अम्गा शाह चौर निवासी राजु नेपालीका छोराछोरी उहाँकी श्रीमती गत असार महिनामा दोस्रो विवाह गरेर गएपछि वर्षीको बालक छाडेर यी आकाश बाबु यहीँ बसिरहेका छन् र वर्षीको बालक छाडेर उहाँ दोस्रो विवाह गरेर गएपछि उनीहरू बिचलीमा परेका हुन् बाबुले रात दिन मजदुरी गरेर उनीहरूलाई पाल्न त खोज्नुहुन्छ तर उहाँको मजदुरले मात्रै उहाँहरूलाई पाल्न सक्ने अवस्था छैन यिनीहरूलाई सरसफाई छैन बिरामी परेको बेला औषधि उपचार छैन र यिनीहरू पौष्टिक आहाराको कमीका कारण कुपोषणको शिकार भइरहेका छन् टिठ लाग्दा छन् नाखाभरि स्यान निक्लिरहेको छ कपडाहरू पुरै मैला छन् एकदमै त्यो मैलको टाटाहरू शरीरमा छन् र यस्तो अवस्था छ यिनीहरूको बाल दिवसको अवसरमा यस्ता बालबालिकाहरूले शिक्षा स्वास्थ्य अझ भनौँ बिहान बेलुकाको घाँस पाउन नसक्नुको यो राज्य प्रतिको यो अनुत्तरदायित्व यहाँनिर छर्लङ्ग देख्न सकिन्छ मैले भर्खरै यस विद्यालयका प्रधान अध्यापक गणेशबहादुर अधिकारीसँग सोधेको थिएँ यहाँ थुप्रै पटक सिडिओ आउँदाखेरि एलडिओ आउँदाखेरि ठुलाबाट आउँदाखेरि पनि यी बालबालिकाको बिचेलीको बारेमा धेरै पटक जानकारी गराइयो भनेर भन्नुभएको थियो र पनि अहिलेसम्म यी बालबालिका प्रति कसैको ध्यान जान सकेको छैन र म यी बालबालिकाहरूसँग कुराकानी गर्न गइरहेको छु नानी तिम्रो नाम के हो तिम्रो मनिषा तिमी स्कुल भर्न भएकी छौ स्कुल भर्न भएकी छौ भन त स्कुल पढ्न गएको छैनौ गइ छैनौ खाना बिहान बेलुकी के खान्छौ साँझ खान्नम राति बिहान मात्रै किन बाबु रक्सी खाएर आउनुहुन्छ र अबेर गरेर त्यो ढिला भएर त्यस्तो भएको के भएको भन न बोला तिमी बोल्न सक्छौ सानो बोल्दिनौ तिमी बोल्न सक्छौ यिनी बिरामी परेका छन् क्या दिदी उपचार पाएका छैनन् दिदी तपाईँको नाम चाहिँ के हो तपाईँको यी नानी बालबालिकाको छिमेकी हुनुहुँदो रहेछ के कस्तो छ अवस्था बसिदिनुहोस् त अवस्था त सर अब तिनी यिनीहरू नाम चाहिँ के पर्यो मेरो नाम चन्द्रकला पाण्डे हो मेरो घर चाहिँ यही हो अनि अब यिनीहरू यिनीहरूको बस्ने बास छैन अनि कहाँबाट आएका हुन् अब सिमीचौर भन्छन् अनि सिमिचौर कुन कत्न ओडा पनि थाहा छैन मलाई तिन हो सरलाई थाहा होला अब बच्चा यो बच्चा काखमा लिएर आएर यहाँ अर्काको गोठ मागेर बसेको हुन् अनि यो बच्चा यहीँ आएर जम्न आएको यिनलाई काखमा लिएर आइकी हुन् आमाले तिनटी छोरी अनि तिन भाइ छोराहरू छोडेर त्यो चाहिँ अर्को विवाह गरेर त भन्नु पर्यो सर होइन अब थाहा त भएन हामीलाई यिनलाई छोडेर बिचल्ली पारेर हिँडे दुइटी चाहिँ छोरीहरू बिहा भएर घर घर गइसकेका छन् अनि अब यिनीहरू चाहिँ यहीँ बिचल्ली छन् चारजना बालबालिका कहिले काहीँ त पानी आएको बेलामा यही एकदम हिलोमा लडिरहेको देखिन्छ जाडोमा कठाइरहेको देखिन्छ त्यो त आमा छँदा नि यस्तै थियो सर आमा छँदा पनि आमा छँदा पनि यिनले सेवा पाएर आमा छँदा पनि राम्रो खाना पाउने होइन रातिमा छोडेर अनि कहिले राति आउने सुत्ने यिनीहरूले आमा हुँदा पनि यिनीहरूले बेलुकीमा टन्न खाएर सुत्न कहिले पनि पाएनन् यसको मतलब उनीहरू आमा छँदा पनि उही पुलमा फालिएका बालबालिका चाहिँ थिए त्यही हो कहिले कपडा धोइदिनु हुँदैन भोकै बस्दा कहिले काहीँ तपाईँहरूले केही खानेकुराहरू दिने गर्नु के गर्नु भएको छ अब हामीले यिनीहरू अब भोकै हुँदाखेरि अब टिस लाग्छ के अरे सर अब हाम्रो घाँस काटेर अहिले यति यति दाल भात दिने गरिन्छ के छ बुवाले मजदुरी गरेर यिनलाई राम्रो पालन पोषण गर्दो रहेछन् कि नै रक्सी खाने अब राति आउने यिनीहरूलाई पिटेर चाहिँ कहिले बच्चा बोकेर घर यताउता दुर्दै हिँड्ने कहिले कलेज सुताउने कहिले कलेज सुताउने त्यही छ राति यहाँ सुत्न कहाँ सुत्ने भने ठेगा दोकान पनि छैन छैन छैन अब रक्सी खाएर राति आउँछन् त भोकै बस्नु भोकै नानी तिमी कतिचोटि भोकै बस्यौ भन त हजुर भन न साँझमा सक्दै हो बिहानमा त्यति दिन्छन् साँझमा सक्दै हो के तिमी भाइ बहिनीलाई रुँदाखेरि कसरी सम्हाल्न सक्छौ तिमीले बोकेर लिएर हिँड्छौ यिनको दाजु चाहिँ छन् कहाँ गहन आज दाजु चाहिँ दिदीको घर अरे हेड सर यी बालबालिकाको अवस्था बारे यसो बताइदिनुहोस् न तपाईले मैले त सुन्छु यहाँ विद्यालय कक्षा पाँचसम्मका विद्यार्थीहरूले घरबाट ल्याएको खाजा चाहिँ नि बचाएर कट आएर यी बालबालिकालाई दिन्छन् अरे भन्ने पनि सुनिएको छ के कसो गर्नु भएको छ यहाँ प्रायः गरेर यिनीहरू नास्ता खाने बेलातिर यहाँ यसरी देखा पर्छन् र ती बालबालिकाहरूले यिनलाई देखेर यो अवस्था देखेर तिनीहरूले ल्याएर यहाँ जम्मा गरेर एकमुष्ट गराउँछन् र यिन तिनवटालाई बाँडेर चाहिँ दिने हामीले देखिरहेका छौँ अब हामीले विद्यालयमा यिनलाई भर्ना पनि गराइयो बारम्बार भर्ना पनि गराइराखिएको छ र छात्रवृत्ति आएको पनि अस्ति छात्रवृत्ति वितरण गरेर यहाँ राशन किनिदिएर हामीले अस्ति दिएको पनि हो गाउँ शिक्षा समितिले यिनलाई पाँच सय रुपियाँ दिएर भर्ना गराएर कापी पुस्तक झोला पनि व्यवस्था गरिदियो र यिनीहरूको प्रमुखता के भयो भन्दाखेरि स्कुलको भन्दा पनि यिनको हातमुख जोड्ने खानाको लागि चाहिँ समस्या भएको छ अब बात नपरो बाँचे भने बल्ल यिनीहरू स्कुल आउन सक्लान् नत्र भने यो अवस्था अहिले तपाईँले आफैले अगाडि सामु देखिराख्नु भएको छ यिनीहरूको दयनीय अवस्था यो हेर्नुहोस् यो अब हेर्नुहोस् न अब यो बिरामी बालक रहेछन् कुपोषणको शिकारै भएको एकदमै तपाईँको यिनको कान चाहिँ कुहेर यहाँबाट हामीले बारम्बार कतिचोटि चाहिँ गर्यो कानै कुहेर झरिसकेको थियो त्यस्तो अवस्था भएको थियो कि र त्यो हामीले अब यहाँबाट भएको मेडमहरूले पनि सबैले सहयोग गरेर आफ्नो बालबच्चाको कपडा पनि ल्याइदिनुहुन्छ तर यिनीहरूको यो सरसफाइ छैन अब तपाईँ आफै देख्न सक्नुहुन्छ त्यहाँ हेर्नुहोस् त त्यो जुम्राको त्यो पुरा सबै उसैले खाएर सकिसकेको छ यो बच्चा अस्ति यहाँबाट एम्बुलेन्समा राखेर अर्गलीसम्म पुऱ्याएर अर्गलीबाट फेरि उहाँ अभिभावकले बुवाले फेरि उसलाई अब कुन हिसाबले चाहिँ फर्काउनु भयो या यो बच्चालाई होइन त्यहाँ पुऱ्याउने खर्च नभएर हो आफ्नो लापरवाहीले गरेर फेरि फर्काएर आउनु अहिले यसरी जीवित चाहिँ यसरी बाँचेको देखिएछ तर यस यसको ऊ चाहिँ जीवन एकदमै दुःखदायी छ के लाग्छ तपाईँले त भन्दै हुनुहुन्थ्यो अघि यहाँ सिडियो साहबहरू आउँदाखेरि पनि मैले उहाँहरूको यी बालबालिकाको अवस्थाबारे जानकारी गराएँ भन्नुभएको थियो वास्तवमा सरकारी निकायले पनि नसुनेकै अवस्था हो कि के लाग्छ त्यस्तै त्यस्तै जस्तो देखिएको छ तर यहाँ हामीले विभिन्न कार्यक्रम हुन्छ यिनीहरू लगो लगो त्यहाँ उपस्थित हुन्छन् सबैले देखेको अवस्था पनि छ र त्यो बच्चाहरूलाई हेर्नुहोस् त सर यस्तो यस्तो छ भन्ने चाहिँ भइरहेको हामीले विभिन्न मैले ठाउँमा र इन्से बसेका साथीहरू पनि आउनुहुन्छ उहाँहरूलाई पनि यो अवस्था चाहिँ देखाउँछौँ अस्ति पनि एकचोटि त यस सामान्य जानकारी चाहिँ लिएर जानुभएको कोही कोही त्यस्तो रात मिल्यो भने गराउँला भन्ने छ तर यिनलाई अब विशेष गरेर एकदमै ख्यालै गरेर कुनै ठाउँमा पुनस्थापन केन्द्रमा अथवा कहीँ नै राखिदिएर यिनीहरूको उद्धार गर्नुपर्ने जस्तो अवस्था मैले देखेको छु नानी तिमीले मम्मीलाई भेटेकी छौ आजभोलि कहिले काहीँ भेट हुँदैन मम्मीले कहिले वास्ता गर्नु न तिमी कहाँ छौ के छ भन्ने मम्मीले के भनेको देउरालीमा भेट हुँदा उसले के भन्यो तिमीले त पहिला बाबाले के भन्नु होइन टाउ दुःख भन्न तरपछि हस्पिटल जाऊँ भन्न हस्पिटलबाट हस्पिटल जान होइन नरिकन के के हुन्न नरिकन हस्पिटल जान हैन बजार आउनु डुल्न साँझ साँझ आउनु हैन रोक्सी र अन्डलीमा पठाउन मम्मीलाई मम्मी साँझ आउनु हैन बाबा भन्नु साँझ खुल्न जान बाबा मम्मी भेटिन होइन बिहान आउनु बिहानै चिया दिन खाँदै न बाबाले नास्ता पनि दिन हामी खाइयो बाबा दस बजे त्यही हुनुहुन्थ्यो त्यही पछि देउरेल गयौँ देउरेल गएपछि दाइले देखेर बस रोका बसमा गएर दाइ पनि गएको न दाइले म जान्न भनेर बाबाले बोलाउँदा अहिले त्यहाँबाट बाबा पनि फर्केर आउन मम्मीले बाबालाई मम्मीले बोलाउनु होइन त्यहाँ गएर फेरि आएर राति आएर ढोका ढकढक बढाउने त्यहाँबाट राति आएर त्यो खर्साको वरिपरि डुल्ने कोहीले माथि आटिया जाने कोहीले तल जाने कोहीले हामीलाई हान्ने कहिले ए कहिले ढोका मान्ने कोहीले झेलबाट हेर्ने गरेर त्यहाँबाट गरम दुःख पाएर हिँडेर बसेछौँ यसले तम्गासमै आएर बस्नु भएको छ आमा अनि तिमी त यो कपाल पनि नहेरे जुम्रै जुम्रा रहेछ कसैले स्याहार गर्ने मान्छे नभएर होला तिमी त सरसफाइ गर्न सक्थ्यौ नि होइन र किन बोल्दिनौ हेर्नुहोस् त यिनी अब यिनी अब यो पुरी छ हेर्नुहोस् त मैल माइलको कबड्डी छ मैले बर्बाद छ नि नानी हेर जुम्रा यिनी पुरै यो दुब लगाइराखन् लिएर आउनुहोस् त मिना मिना के अरे तपाईँको त मिना पन्त तपाईँ बासी हो होइन किन मिना पन्थजी तपाईँ त समाज सेवाको क्षेत्रमा निकै सक्रिय भएर हुँदै आउनु भएको छ यस्तो बिचल्ली बालबालीको बिचल्लीको बारेमा तपाईँहरूले कुनै आवाज उठाउनु भएको छैन कसैसँग भन्नुभएको छैन होइन हामीले त आवाज उठाएका छौँ किनभने साल पनि यो बाल दिवस मनाउने क्रममा यिनी बालबालिकाको एक नम्बरमै कुरा गर्छौँ कि हामीले त जहिले पनि अब निकायमै हाम्रा कुराहरू भनौँ न पहुँच नभएर कि के हो अब यिनीहरूको सरौला पनि लाउन बाल यो बाल अधिकारका कुराहरू गर्दा जहिले पनि पहिलो प्रथम त हामीले यिनै बालबालिकाकै कुरा गरिराखे हामी कि आवाज नउठाएको होइन अब आवाज हाम्रो अब भनौँ न सुनवाई भएन कि कसो भयो यिनी बालबालिका रिटर्न नगरे पनि होइन श्रोता आज बाल दिवस मनाइरहँदा र बाल दिवसका नाममा औपचारिक कार्यक्रम गरेर भाषण छाँटिरहँदा र कैयौँ रकम खर्च गरिरहँदा यी बालबालिकालाई भने यो बाल दिवस भनेको के हो बाल अधिकार भनेको के हो कुन चोरीको नाम हो यिनीहरूलाई थाहा छैन यिनीहरू बिहान भयो भने बेलुकी खानाको आशामा हुन्छन् भोलि कसले खाना दिने हो आज कसले खाना दिने हो यसरी बाँचिरहेका छन् यी एक प्रकारले बेबरिसे भनेका छन् यस्तो अवस्था हुँदाहुँदै पनि यहाँको सरकारी निकाय यहाँका राजनैतिक दलहरूले नदेखेको अवस्था छ अब त झन् चुनाव आयो पक्कै तै पनि यिनीहरूपट्टि सहानुभूति प्रकट गर्नेहरू आउलान् तर साँचो अर्थमा यिनीहरूको उपकार हुने होला देखिन्न यिनीहरू यस्तो अवस्थामा छन् यहाँ आएर देख्ने जो कोही यदि मानवले जुन यो अवस्था देख्दाखेरि पक्कै मन खानेछ आज हामी यिनी बालबालिकासँग कुराकानी गर्दा गर्दै म यहाँ सरसँग कुरा गर्न चाहन्छु सर अब यिनीहरूलाई पढाउनको लागि अथवा स्याहार सुसार गर्नको लागि तपाईँहरूको यो सोचाइ के राख्नु भएको छ हामीले त यसलाई बारम्बार बोलाएर भर्ना गरेर पठन पाठनको लागि पनि नियमित कक्षामा बसाल्ने व्यवस्था मिलाइराखेका छौँ अब परिस्थिति कस्तो भइदियो दियो भने यो नानी आउने हो यसको दाजु चाहिँ बाहिर बाहिर डुलिरहन्छ त्यसले अब त्यति चासो राख्दैन त्यसले गर्दाखेरि यो नानीले यो दुईटा बच्चालाई हेर्न पर्ने र स्कुलमा आउने अवस्था चाहिँ नभएको छ अहिले त्यस्तो अवस्था देखियो र हामीले अब विभिन्न सङ्घ संस्थामा पनि अनुरोध गरेर यिनीहरूलाई सहयोग गरौँ सहयोग गरेमा राम्रो हुन्छ भन्ने चाहिँ कुरा राखिराखेका छौँ र यिनी नानीलाई हामीले स्कुलमा भर्ना गराएर पढाउने काम चाहिँ गर्छौँ नानी बोल्न सक्दिनौ तिमी बोल बाबु बिहान खाना खायौ के खाइदियो भन हजुर कसले दियो तिमीलाई भात आज भरे भात खान्छौ कि खान्ने भात खान पाउने आज भरे खान्ने भोकै सुत्न सक्छौ बानी पर्यो तिमीलाई बानी पर्यो बेलुकीमा भोकै सुत्ने नानी तिमी बोल्छौ के खान्छौ भन त बोला के खान्छौ बोल्न सक्दिन नानी मम्मीलाई के भन्न चाहन्छु एकपटक मम्मीलाई के भन्न चाहन्छु तिम्री मम्मीलाई माया त लाग्छ तिमीलाई तिमीलाई मम्मीको किन यहाँ अब छौन्जेली स्याहार गर्नुहुन्थ्यो गर्नुहुन्थ्यो वास्तवमा यी बालबालिकाहरू तपाईँहरू देख्नुहुन्छ नि केही हदसम्म त महिलाहरूको पनि कमजोरी छ नि होइन कमजोर त छँदै छैन अब के गरौँ हामीले त अब देखेकोमा यिनीहरू बस्ने यस्तै साबुन नै हो म बस्ने हो साबुन नै हो चाहिँ अँधेरामा एकदम रातिमा आएर रातिमा आउने यिनीहरूलाई चाहिँ नाइ धुवाइ छैन केही छैन आफू दिनभरि काम गर्ने बुढाबुढीले चाहिँ टन्न रक्सी मासु के खाने हो होटलमा खाने यिनले सधैँ यस्तै हो सर जहिले पनि यस्तै हो हामीले भनेपछि यी बालबालिकालाई चाहिँ अनाथालयको खाँचो छ अनाथको के खामलाईमा राख्ने भन्ने हामीले त फोहोर पनि इन्सेक्टको सरहरूलाई भनेको हो कि कहाँ राख्नेलाई यिनको नमुना बन्यो कि हामी भयो कसरी गर्ने के गर्ने भन्दै छम्केर छन त अब त हरेक वर्ष चाहिँ हामीले हरेक दिवसहरूमा चाहे त्यो महिला दिवस होस् चाहे त्यो बाल दिवस होस् हरेक दिवसमा यस्ता यस्ता विषयहरू जो राज्यको आँखा पर्न सकेको छैन ती विषयहरूमा देखाउनका लागि आज हामी यी बालबालिकाहरूका सामु आएर कुराकानी गरेका हौँ यस वर्षको बाल दिवसको अवसरमा जो जसले धुमधामका साथ मनाए भन्नुभयो तल्लो पिँढीलाई हेरे भन्नुभयो तर यस्तो सदरमुकामकै नजिक चारजना बच्चाको यस्तो बिचल्ली सडक छाप भइरहेको अवस्थामा यो सम्बन्धित निकायको ध्यान जाओस् अनि मानव अधिकारको क्षेत्रमा बालबालिकाको अधिकारका क्षेत्रमा काम गर्नेहरूको पनि ध्यान जाओस् भन्दै हामी यहाँबाट हुन चाहन्छौँ हवस् त धन्यवाद